तपाईँ त पूर्व कि यो पश्चिम तिन दिन लाग्छ होइन विकट गाउँ हो यति टाढा पश्चिम गुलीमा आइपुग्नु भएको छ कस्तो महसुस गर्नु भएको छ रीतिरिवाज मात्र केही फरक पर्छ कस्तो लागिरहेको छ तपाईँ हजुर हजुर एकदम हाम्रो पूर्वमा भन्नुपर्दा यस्तो गान यस्तो एकदम फरक छ हाम्रो उतातिर त्यस्तै अब सार बजार जस्तै भनौँ सौम्य ठाउँ छन् राम्रो छन् ठुल्ठुलो सहर छन् अब केही विवाह विवाह वर्तन केही भयो भने अब त्यही स्पिकर क्यासर बोकेर बजाउने नाच्ने उ गर्छन् यता एउटा सानो बच्चा जन्मे पनि सानो एउटा समूहको उसले गर्दा चाहिँ मादल बजाएर गीत गाउने पश्चिमी गीत गाउने सालाज्यू गीत गाउने त्यस्तो खालको चाहिँ नाचगान हुँदो रहेछ म आएपछि मेरो एक यता एकदम एकछिनमै चाहिँ गाउँको छरछिमेकको दिदीहरूले एकदम मलाई नाच नाच भन्नुभयो त्यही भएर त नाच्दाखेरि उनीहरूले पनि मेरो नाचगानमा मन पराउनु भयो मैले नि यतातिरको नाचगान नाच्छु भन्दाखेरि अलिअलि सिकेको गाएको भोलि भजन धेरै फरक थियो अनुभव भयो मैले सुनेको छु तपाईँ खुब नाच्नुहुन्छ अरे अनि गीत पनि गाउनुहुन्छ अरे एउटा गीत सुनाइदिनुहोस् न प्लिज <laughs> मैले एउटा विदेशमा त मैले मैले धेरै एउटा सङ्कष्ट गरेर गाएको त्यो गीत सा यो कलकारले गाएको भन्ने मलाई यति ऊ ध्यान भने सायद त्यो एस कुमारले गाएको हुनुपर्छ त्यो दाइले त्यही मैले एउटा त्यही गीत आउँछ गाइदिए हुन्छ ल मैले गाइदिन्छ है खास राम्रो आउँदैन मलाई फेरि उनको यादमा मैले आँसु बहाइदिएँ फेरि उनको यादमा मैले आँसु बहाइदे आज फेरि यति बेला जुनासँगै मलाई उनी भेट्न आउँथे यति बेला जुनासँगै मलाई उनी भेट्न आउँथे आङ्गालोमा बाथेर धेरै माया गर्न गर्थे आज फेरि उनको यादमा मैले आँसु बहाइदे यति बेला आकाशैमा म तिम्रै हुँ भन्ने गर्थे यति बेला आकाशैमा म तिम्रै हुँ भन्ने गर्थे छातीभरि रसिएर धेरै सपना हुने गर्थे साँच्चीकै तपाईँले यो गीत गाउनुभयो होइन साँच्चीकै तपाईँको यो देखभेटै छैन होइन यसरी माया बसिरहेको छ त्योसँग पनि एकदमै मेल खान्छ साँच्ची तपाईँहरूको मिलनको पहिलो क्षण कस्तो रहला त्यो सोचिरहेको छु सायद अलमल्ल घरिघरि यसो सोध्छ कि म उहाँले भेटेपछि म के भन्ने होला <laughs> हजुर हजुर भेटेपछि म के भन्यो भने मलाई के भन्नुहुन्छ त्यो अनुभव पाउनै गाह्रो छ उहाँले मलाई भित्राउने खण्डमा म घर आएर बसिसक्यो त्यसपछि मैले उहाँलाई भित्राउने हो कि उहाँले मलाई भित्राउने <laughs> अब तपाईँले भित्राउनु पर्ने भयो मलाई त होइन एउटा फुलमाला नि एउटा दियो बालेर यसो भित्राउने काम मैले गर्ने होला सपना देखिरहनु तपाईँले धेरै सजाउनु हजुर धेरै सजाएको छ उहाँले चाहिँ मैले जिन्दगीमा साँच्चीकै भन्नु पर्दा मैले धेरै आफ्नो जिन्दगी भन्दा पनि धेरै माया गरेर यहाँसम्म आइपुगेछ र बगैँचाका फुल भन्दा नि धेरै मैले सजाएको छु तिमी मेरो चाहे पछि राम्रो हुन्छ वा नराम्रो उहाँले धोका गरिदिनुहुन्छ राम्रो गर्नुहुन्छ हुन्न यिनी नानी छोराछोरीले हेर्छ कि हेर्दैन त्यो म जान्न यो चिन्ता नगर्नुहोस् किनभने एउटा सपना जस्तो मिलन होइन उहाँको दुःखमा तपाईँ लाग्नु भएको छ तपाईँको दुःखमा उहाँ लाग्नु भयो उस्ता उस्तीको भेट भयो यो तपाईँको जीवनले हरेक पीडित महिलाहरू जो समाजबाट अपहेलित र घिडित छन् उनीहरू पनि जीवनबाट हरेस नखाउ निराश मतलब बाँच्नु पनि बेकार छ भन्छन् तर होइन रहेछ जीवन त फेरि फर्केर आउँछ जीवन जीवन कसरी फर्किन्छ भन्ने कुरा एउटा आफू आफूले परेको ठाउँमा आफू परेको ठाउँमा सङ्घर्ष गर्नुपर्ने सक्नेको दुःखमा जति दुःखमा आइपर्छ त्यति आफूले त्यो दुःखलाई पार गर्ने पार गर्न सक्ने र आफ्नो हिम्मत नहार्ने कुरामा एउटा जिन्दगी फेर्छ फेर फेर्नु सक्छ र यति मान्छेले म दुःख पायो म फलाना धनीसँग विवाह गर्छु र म फलानाको उसँग गएर म यस्तो व्यवहार गरेर म धनी रहन्छु भन्ने कुरा कसैले नसोझे हुन्छ किनकि जिन्दगी धेरै लामो छ कुनै मोरमा सबै कुरो त्याग्नुपर्छ आफ्नो जिन्दगी आफ्नो बाउ आमा जन्म दिने बाउ आमा आफ्नो जिन्दगी सबै कुरो त्यागेर हिँड्नु पर्ने बाध्यता हुन्छ म विदेश हुँदा सायद मैले नेपाल फर्केर जान्छ र यति म यहाँ आइपुग्छ यति परिवारसँग म बस्नु पाउँछ भन्ने त्यो सायद मैले लिएन होला किनकि धेरै बिरामी हुने धेरै दुःखको दुःख कुनै दिन दुःख हुने कुनै दिन अर्काको देशमा नौ डाँडा नौ खोलापारी काममा भएको व्यस्तताले गर्दा मेरो बा आमा कस्तो होला एउटा आफू माथि भएको विश्वास नै आफ्नो ज्यानको नै माया नराखिकन चाहिँ दुःखको आगोको रापमा हिँडेर सङ्घर्ष गर्नु परेको एउटा जिन्दगी साँच्चीकै आफ्नो भाग्यमा रहेको त्यो कहिले पनि मेर्दैन रहेछ भन्ने कुरा मैले थाहा पाएँ हुन्छ तपाईँहरूको यो मुस्कान कायमै रहोस् भन्ने आग्रह गर्दै र कुवेतमा रहनुभएका श्रीमान शिव सर्तुङ्गीलाई पनि विशेष धन्यवाद दिँदै धन्यवाद तपाईँहरूले नि मेरो मनको कुरा बोल्न दिनु भएको समयमा यतिसम्म आइदिनु भयो दुःख गरिदिनु भयो त्यसैले धेरै धेरै धन्यवाद यो गीत छाड्दै बिदा चाहन्छु हस् त नमस्कार नमस्कार Oh, अब बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ अवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते Bye.